प्रेम को प्रेम को प्रेम को फैसला भूली होने प्रेम को प्रेम को फैसला भोली होने जा प्रेम प्रेम को प्रेम को फैसला बने हुने छ इन साथ इन साफ कर दिने खोली हुने छ प्रेम को प्रेम को फैसला बने हुने छ कि होला बिछोड हाम्रो घाम जुन्दै कि होला बिछोड हाम्रो घाम जुन्दै कि होला बिछोड हाम्रो घाम जुन्दै कि तिमलाई कि तिमलाई लैजाने डोली हुनेछ तिमलाई लैजाने डोली हुनेछ प्रेमको प्रेमको फैसला भोलि हुनेछ पिया दुबई गलामा फूल को मला पिया दुबई गलामा फूल को या दुबई गलामा फूल को या दुबई गलामा फूल को या बिदाईको बोली हुनेछ या बिदाईको बोली हुनेछ तेलको फैसला यला प्रेमको फैसला बोली हुनेछ इन्साफ गरिदिने डोली हुनेछ प्रेमको प्रेमको प्रेमको